सोच था लक्ष्य था निश्चित गन्तव्य छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि हामी उपस्थित भइसक्यौँ कार्यक्रम मुक्तक मालाको समय सुरु भइसक्यो प्रविधि संयोजनमा रमेशजी हुनुहुन्छ सँगै कविताजी पनि हुनुहुन्छ अनि म छु कार्यक्रम सञ्चालक मदन भण्डारी तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्समा पूर्वी नेपालमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ दिन दुखीलाई सघाउनेलाई सजाय तोकिन्छ दिन दुखीलाई सघाउनेलाई सजाय तोकिन्छ बाँच्ने आशा जगाउनेलाई सजाय तोकिन्छ हत्या हिंसा बलात्कार हुँदा मौन बस्छन् सबै यहाँ माया लगाउनेलाई सजाय तोकिन्छ यहाँ माया लगाउनेलाई सजाय तोकिन्छ हत्या हिंसा बलात्कार हुँदा मौन बस्छन् सबै यहाँ माया लगाउनेलाई सजाय तोकिन्छ आहा यो लोभै लाग्दो मुक्तक सम्झना रेग्मी सानुजीको सम्झना रेग्मी सानुजीको घर स्याङ्जा हो श्रोता आजको कार्यक्रम मुक्तक मालामा सम्झना रेग्मी सानुजीका यिनै चुस्किला मुक्त खरबसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आजको बसाइमा मसँग तपाईँहरूले नै Muktak Mala at the rate Gmail dot com तथा मुक्तक मालाको फेसबुक पेजमा पोस्ट गर्नुभएका धेरैभन्दा धेरै मुक्त खरबहरू साथैमा छन् सवाल जवाफ मुक्तकमा पनि छ मसँग तपाईँको पनि मुक्तक छ मसँग कार्यक्रम सुन्दै गर्नुहोस् ल म मुक्तक आलो फालो जोड्दै जानेछु मुस्कुराउँदै दिल खोली सजाएर जालिन् मुस्कुराउँदै दिल खोली सजाएर जालिन् गरगहना सिन्दुर चोली सजाएर जालिन् मेरो घरमा एकहोरो शङ्ख फुकिएला जुन दिन उनी डोली सजाएर जालिन् जुन दिन उनी डोली सजाएर जालिन् यो मनै चसक्क बनाउने मुक्तक मदन बिजलेजीको सिद्धेश्वर एक बैतडी उहाँको घर हो हाल केपुङ मलेसियामा हुनुहुन्छ मैले सुटुक्क अर्को मुक्तक बोलेँ मदन बिजलेजीको मुक्तक बोलेँ मिठो मुक्तक बोलेँ अर्को मुक्तक मसँग मदन बिजलेजीको नै रहेको छ अन्त्यमा आखिर दिएर गयो मनभरि पिर दिएर गयो म खोज्दै थिएँ बिर्सनी बहाना तिमीले तस्बिर दिएर गयौ तिमीले तस्बिर दिएर गयो मदन विचालेजी मिठो मुक्तक लेख्नुहुन्छ हामीलाई कार्यक्रममा यसरी नै सम्झँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता मुक्तक रहेको छ समर्पित विमर्शीको बन तिमी के मेरा लागि मर्न सक्छौ बन तिमी के मेरा लागि मर्न सक्छौ र आफूभन्दा बढी माया गर्न सक्छौ यदि साँचो माया दिन्छौ भने भन प्रिया आजैबाट मेरो दिलमा सर्न सक्छौ आजैबाट मेरो दिलमा सर्न सक्छौ यसरी अनुरोध त मलाई त गर्नुभयो समर्पित विमसीले तर कहाँबाट गर्नुभयो मुक्तकसँगै आफ्नो सम्पर्क ठेगाना छुटाउनु भएछ अर्को मुक्तक मसँग रहेको छ श्रोता जनक जङ्घारजीको तिम्रो त्यो माया बोकेर भन्छु तिम्रो त्यो माया बोकेर भन्छु अनि तिमलाई नै तोकेर भन्छु कहाँ कहाँ गऱ्यौ घात जनकलाई छाती यो म ठोकेर भन्छु छाती यो म ठोकेर भन्छु जनक जङ्गार्जीको यो मुक्त कैलाली टिकापुर उहाँको घर हो अब भने श्रोता कार्यक्रममा पहिलो साङ्गीतिक खुसीले म जोड्न चाहन्छु पहिलो गीत सुन्नुहोला जनक जङ्गार्जीको नै मुक्त कहिले पनि मसँग रहेको छ जनकजीको मुक्तक सँगै साङ्गीतिक खुसीले तपाईँलाई तिम्रो माया मलाई कति छ कति तिम्रो माया मलाई कति छ कति नाफौ भने गहिराई कति छ कति तिमी सदा सुखी खुसी रहनु प्रिया शुभकामना बधाई कति छ कति शुभकामना बधाई कति छ कति कसले देला तिमलाई माया मैले दिए जति मैले दिए जति झिका तुलो जोखौ आज कसको माया कति शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का हो जहिले पनि खेर कारण जहिले पनि शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का सोझो मान्छे जान्दैन म पुरा बनावटी झिका ठुलो जोखो आज कसको माया कति छैन खाली धनमा पैमानीको भर हुँदैन कि छ के छ मनमा कोहीको आँखा जो बनमा कोहीको खाली धनमा बैमानीको भर हुँदैन के छ के छ मनमा अहिले टुङ्गो लागिहाल्छ के को गला फती झिका तुलो जोखों आजा कसको माया कती जनकसँग आर्चिका मिठा मुक्त गरबसँगै यो मिठो गीत श्रोता तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्जमा सुन्नुभयो कार्यक्रम मुक्तक मालामा सुन्नुभयो आजको बसाइमा श्रोता मसँग Muktak Mala at the rate Gmail dot com तथा मुक्तक मालाको फेसबुक पेजमा तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू रहेका छन् जुन मुक्तक म क्रमशः क्रमशः लिइरहेको छु को आफन्त को बिरानु भइरहेछ को आफन्त को बिरानु भइरहेछ उस्तै को ठुलो को सानो भइरहेछ बुझ हामी भाइ भाइको लडाइँमा को खुकुरीको असानो भइरहेछ को खुकुरीको अचानो भइरहेछ बुझ हामी भाइ भाइको लडाइँमा को खुकुरीको अचानो भइरहेछ साँच्चै सोच्नै पर्ने मनलाई एकचोटि सोध्नै पर्ने यो मुक्तक लक्ष्मण कुँवरजीको यसमा रजस्थल छ गुल्मी उहाँको घर हो हाल दुबईमा हुनुहुन्छ लक्ष्मण कुँवरजीले कार्यक्रम मुक्तक मालालाई नै भनेर मुक्तक पठाउँदै गर्नुहुन्छ मिठा मुक्तक लेख्नुहुन्छ अर्को मुक्तक उहाँकै मसँग रहेको छ दिन ढलेकै छ हजुर रात ढलेकै छ यसै दिन ढलेकै छ हजुर रात ढलेकै छ यसै सुख दुःखमा जिन्दगीको दियो झलेकै छ यसै बोटोदेखि कात्रोसम्मको यात्रा भनौँ मैले मेरो कहिले हाँस्दै कहिले रोएर चलेकै छ यसै कहिले हाँस्दै कहिले रोएर चलेकै लक्ष्मण कुँवरजीको अर्को पनि मुक्तक मैले तपाईँहरू समक्ष राखेँ अर्को मुक्तक श्रोता मसँग रहेको छ निश्चल आँसु घायलजीको आश्वासनको फुलसँगै आक्रोशको काँडा दियो आश्वासनको फुलसँगै आक्रोशको काँडा दियो कसरी पो भनौ मलाई चोखो मिठो माया दियो पराईका झुटा कुरा तिम्रो कानले सत्य मान्दा आज निश्चल मेरो माया लत्याई पुरस्कारमा धोका दियो निश्चल मेरो माया लत्याई पुरस्कारमा धोका दियो निश्चल आँसु खायलजीको यो मुक्तक मोरङमाको घर हो अर्को मुक्तक छ श्रोता मसँग विजय घिम्रेजीको धेरै भयो अत्याचार अब लुकाउँदिन धेरै भयो अत्याचार अब लुकाउँदिन यो देशको एकमुठी माटो चुकाउँदिन मेरो स्वाभिमान तिम्रो तेलमा नखोज अन्तिम श्वास र हुन्जेल शिर चुकाउँदिन अन्तिम श्वास र हुन्जेल शिर चुकाउँदिन यो गजबको मुक्ताक विजय घिम्रेजीको अर्को मुक्ताक समूहसँग टोली प्रसाद राजवंशीजीको टोपी र धोती हाम्रो पहिचान हो टोपी र धोती हाम्रो पहिचान हो हामी नेपाली यही हाम्रो सान हो आफैमा लडेर फाइदा हुन्न बुझ भाइचारा नै हाम्रो स्वाभिमान हो भाइचारा नै हाम्रो स्वाभिमान हो टोली प्रसाद राजवंशीजीले बालुगाडी झापाबाट पहिलोपटक कार्यक्रम मालालाई सम्झनुभयो अब भने श्रोता अर्को एउटा गीत सुन्नुहोला जीवन नारायण भण्डारीजीको मुक्त अहिले मसँग रहेको छ स्याङ्जा उहाँको घर हो हाल अफ्रिकामा हुनुहुन्छ जीवन नारायण भण्डारीजीका मुक्त करपसँगै अर्को एउटा साङ्गीतिक खुसीली तपाईँलाई कति राम्रो तिम्रो नयन एक होरो हेरिदिँदा कति राम्रो तिम्रो नयन एक होरो हेरिदिँदा आउँछ मनमा अमन चाहिन् एकहोरो हेरिदिँदा जे गरे नि राम्रो लाग्ने किन तिम्रो बानी मलाई सबले गर्छन् तिम्रो बयान एकहोरो हेरिदिँदा सबले गर्छन् तिम्रो बयान एकहोरो हेरिदिँदा गजलुले बैसले चटक्कै परेकी गजलुले आँखै छोप्ने के राम्री मेरी माया बैसले चटक्कै परेकी बदलुलाई छुन खोज्ने जुन गिरी हुन खोज्ने अङ्घेरीलाई जित्न खोज्ने बदलुलाई छुन खोज्ने कि हुन खोज्ने अङ्घेरीलाई जित्न खोज्ने मायालुको बाटो हेर्दै पिरथीको माला गुथी पहिराउन कसरी जाने हो रातो लाछीले कपाल बाटी के राम्री मेरी माया पहाडमा बेलेर हुर्केकी गजलुले आँखै छोप्ने के राम्री मेरी माया बैसले चटक्कै परेकी छाडी नजाऊ हजुर मायालुले भन्छ मलाई व्यर्थै टाढा नजाउ हजुर माया छाडी हजुर मायालुले भन्छ मलाई अङ्गालोमा बाँधिएर मिठो हाँसो हाँसेर लैजाउ साथ भन्छ नि मलाई ढाका साडीले पैताला छेक्ने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 हुनुहुन्छ नि पछाडि सानो सानो आवाजमा तपाईँले पक्कै पनि अनुमान गरिसक्नु भएको छ अब भने कार्यक्रममा भेला भएको छ सवाल जवाफ मुक्तकको आज पनि मलाई सवाल जवाफ मुक्तकमा साथ दिन सुस्मिता पोखरेलजी आइसक्नु भएको छ यो पालाको सवाल जवाफ हामीलाई उहाँहरूले मुक्तक पनि नियमित श्रृङ्खलामा पठाउँदै गर्नुहुन्छ प्रिन्स याख्याजी र बिन्दा लामा तिर्सनाजीले लेखेर पठाउनु भएको छ बिन्दा लामा तिर्सनाजीको घर तिनकन्या छ सिन्धुली हो हाल टर्कीमा हुनुहुन्छ प्रिन्स याख्याजीको घर सङ्घुवा सभा हो हाल अफगानमा हुनुहुन्छ बिन्दा लामा तिर्सनाजीका मुक्त करपरमा श्रोता तपाईँहरूले आज सुस्मिता पोखरेलको सुर सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर प्रिन्स याख्याजीका मुक्त करपरमा तपाईँले मेरो सुर सुन्न सक्नुहुन्छ सुरु गरौँ सवाल जवाफ बिन्दा लामा तिर्सनाजीबाट शिरको टोपी उस्तै देख्छु ढाका बदलिएछ शिरको टोपी उस्तै देख्छु ढाका बदलिएछ मलाई हेर्ने तिम्रो दिलको आँखा बदलिएछ चिनो दिएको जाली रुमाल फिर्ता गर कान्छा आज भोलि बदमास भैछौ चाला बदलिएछ आज भोलि बदमास भैछौ चाला बदलिएछ शिरको टोपी उस्तै छ र ढाका उस्तै छ शिरको टोपी उस्तै छ र ढाका उस्तै छ हाम्रो मायाको परिधि र नाका उस्तै छ रुमाल होइन चिनो दिएको सुर्के थैली थियो बदलिएछ तिम्रो बुझाइ भाका उस्तै छ बदलिएछ तिम्रो बुझाइ भाका उस्तै छ सुर्का होइन थैलीमा फुर्का राख्या थियो सुर्का होइन थैलीमा फुर्का राख्या थियो दिने बेला शिरमा बुर्का राख्या थियो आफै भुलिकन दोष मलाई थुपार्छौ हात काटी चुराको झुर्का राख्या थियो हात काटी चुराको झुर्का राख्या थियो झुर्का मात्रै थमायो चुरा फुटाएर झुर्का मात्रै थमायो चुरा फुटाएर के फाइदा यो हाम्रो नाता टुटाएर दोष तिमीलाई लगाएको होइन तृष्णा दोष भए लौ देखाउ प्रमाण जुटाएर दोष भए लौ देखाउ प्रमाण जुटाएर प्रमाण भए मसँग गर्ने थिइन गुनासो प्रमाण भए मसँग गर्ने थिइन गुनासो बारम्बार तडपिँदै भर्ने थिइन गुनासो बेग्लै भाषौ आज भोलि यो मनले भन्छ नाता टुटाएको भए पर्ने थिइन गुनासो नाता टुटाएको भए पर्ने थिइन गुनासो के कुराले यति साह्रो मन दुख्यो त सानो के कुराले यति साह्रो मन दुख्यो त सानो र सगरमाथा जस्तो शिर झुक्यो त सानो अन्चानमा कहिलेकाहीँ भनी बिझाए कि होइन भने हाम्रो माया कहाँ चुक्यो त सानो होइन भने हाम्रो माया कहाँ चुक्यो त सानो आज भोलि अरूकोमा सुहाएको देख्छु आज भोलि अरूकोमा सुहाएको देख्छु प्रत्येक रात सपनीमा रुवाएको देख्छु मेरो हात समातेर नाना थरी आरोपित प्रेमिल प्यास अरूसँगै बुझाएको देख्छु प्रेमिल प्यास अरूसँगै बुझाएको देख्छु कसरी पो सुहाएछु आज अरूसँग कसरी पो सुहाएछु आज अरूसँग तिम्रै माया बगेको छ मेरो अङ्ग अङ्ग साँचो मायामा ईर्ष्या जलम नहुने त होइन फेरि पनि मनको बस्ती बनाइदियो भङ्ग फेरि पनि मनको बस्ती बनाइदियो भङ्ग कस्तो हुन्छ जलन पनि माया भन्दा धेरै कस्तो हुन्छ जलन पनि माया भन्दा धेरै यस्तो लाग्छ प्रत्येक प्रहर बनिरहन् मेरै जब तिम्रो कल्पनामा डुब्दै डुब्दै बिलिन्छु ज्वाला बनी छाती अनि फुट्छ त्यतिखेरै ज्वाला बनी छाती अनि फुट्छ त्यतिखेरै सिक्काको दुई पाटा जलन अनि माया सिक्काको दुई पाटा जलन अनि माया जिन्दगीको यात्राभरि सधैँ दायाँ माया माया रूपी संसारमा यो रित चलिरहन्छ मिलन बिछोड कहिले खाम कहिले रहेछ छाया मिलन बिछोड कहिले खाम कहिले रहेछ छाया सुनो सुनो हुँदै थियो मनले अझै माग्दै थियो सकिहाल्यो भन्ने तपाईँलाई पनि भयो होला हामीले पनि अनुमान गऱ्यौँ सफल स्वभाव लेखेर पठाउनु भयो मिठो लेखेर पठाउनु भयो बिन्दा लामा तिर्सनाजी र प्रिन्स याख्यासीलाई धेरै धेरै धन्यवाद त्यस्तै सवाल जवाब पहरी मलाई साथ दिनुभयो सुस्मिता पोखरेलजीलाई पनि विशेष आभार व्यक्त गर्न चाहन्छु अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला छवि किरण अधिकारीजीको मुक्त कहिले मसँग रहेको छ पिपल नेटा दुई सल्यान उहाँको घर हो छवि किरण अधिकारीजीका मुक्त करपसँगै अर्को एउटा साङ्गीतिक कोसेली श्रोता तपाईँलाई जिन्दगीभर सधैँ तिमीसँग नबसौँला त्यो अलग कुरा हो जिन्दगीभर सधैँ तिमीसँग नबसौँला त्यो अलग कुरा हो अनि भने जति माया दिन नसकौँला त्यो अलग कुरा हो तर भुल्न पनि कदापि सक्दिनँ म तिमीलाई प्रिया हो कुनै दिन यो धरतीमा नै नरहुला त्यो अलग कुरा हो हो कुनै दिन यो धरतीमा नै नरहुला त्यो अलग कुरा हो अनि भने जति माया दिन नसकुला त्यो अलग कुरा हो तिमीले पनि मजा माया दे रहेरा मायालुको सम्झनामा आफूलाई माया मायालुको सम्झनामा आफूलाई बिर्सिहेर तिमीले पनि गई ये कांत तो भय रहे सुनसान रात संगई ये कांत तो भय रहे सागर को लहर दस्तई आस रहेर आँसुका थोपा हेरा माया खसेर हेर मायालुको सम्झनामा आफूलाई बिर्सिहेर मायालु फुला बिरजाको फुल जस्तै दिन दिन मरे रहेर पूजाको फुल जस्तै म बाँचेर छातीमा एउटा घाइते मुटु बोकेर मायालु कुसम झनामा आफूलाई बिर्सेर मायालु को सम्झनामा आफूलाई बिर्सेर तिमीले पनि छवि किरण अधिकारीजीका मुक्ताखरबसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मालामा सुन्नुभयो म छु तपाईँहरू समक्ष मदन भण्डारी प्रविधि संयोजनमा अहिले कविताजी हुनुहुन्छ सँगै रमेशजी पनि हुनुहुन्छ श्रोता मसँग एउटा जानकारी रहेको छ सानो जानकारी रहेको छ छोटो जानकारी रहेको छ रेडियो भिजनको कार्यक्रम मुक्तकमाला जुन तपाईँले सुनिरहनु भएको छ कार्यक्रम मुक्तकमाला र झापाली साहित्य समाजको संयुक्त आयोजनामा यही मिति दुई हजार बहत्तर साल मङ्सिर एघार गते शनिबार दिउँसो एघार बजीबाट झापाको बिर्तामोडको मुक्तिचोकबाट सय मिटर उत्तर पश्चिम भेटघाट चौतारीमा खुला मुक्तको वाचन कार्यक्रमको आयोजना गरिएको छ तपाईँ जहाँ हुनुहुन्छ सम्भव छ भने यही एघार गति शनिबार झापाको बिर्तामोडबाट सय मिटर उत्तर पश्चिम भेडघाट चौतारीको हलमा आउनुहोस् न खुला मुक्तको वाचन कार्यक्रम हामीले राखेका छौँ त्यहाँ जहाँ तपाईँले प्रस्तुत गर्नुभएका मुक्तकरबहरू जस्ताको त्यस्तै हामी कार्यक्रम मुक्तक नालामा प्रसारण गर्नेछौँ मलाई आशा छ तपाईँहरू आउनुहुनेछ यसैलाई निचुले निम्तो मानेर आउनुहुनेछ तपाईँलाई असहज भयो ठाउँ देख्नु भएन भने अन्ठानब्बे चार सत्ताइस तेत्तिस एक सय सन्तानब्बेमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ हजुर अन्ठानब्बे चार सत्ताइस तेत्तिस एक सय सन्तानब्बेमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ अब पनि कार्यक्रमतिरै फर्क्यौँ तपाईँकै मुक्तक लिन्छु ल मसँग मुक्तक रहेको छ हरिहर कणेलजीको अब आफै नायक पनि देशको सेवा गर्ने मन छ अब आफै नायक पनि देशको सेवा गर्ने मन छ यो धरतीको लायक बनी देशको सेवा गर्ने मन छ देशका ठुला बनौताले देश टुक्र्याउन खोज्दैछन् रे म आफै विधायक पनि देशको सेवा गर्ने मन छ म आफै विधायक बनी देशको सेवा गर्ने मन छ हरिहर कणेलजी पनि आउँदै गर्नुहुन्छ कार्यक्रम मुक्तक मालामा मिठो मुक्त खराबहरू लिएर आउनुहुन्छ खुसी लाग्छ पाली अर्घखाँची उहाँको घर हो अहिले मलेसियामा हुनुहुन्छ अर्को मुक्तक मसँग रहेको सुश्रोता अनुप शर्मा खतिवडाजीको मायामा फुल छर्नेहरू यहाँ मैले धेरै देखेँ मायामा फुल छर्नेहरू यहाँ मैले धेरै देखेँ अनायासी मर्नेहरू यहाँ मैले धेरै देखेँ मायाको प्रस्ताव राखी कहिल्यै नछुटिने बाछा गर्दै ठाउँ फेरि चर्नेहरू यहाँ मैले धेरै देखेँ मायामा फुल सर्नेहरू यहाँ मैले धेरै देखेँ अनुप शर्मा खतिवडाजी पहिलोपटक कार्यक्रम मुक्तक मेलामा आउनुभयो मोनावारी गाउँ विश्वनाथ साराली आसाम उहाँको घर हो अनुपसरमा शर्मा झिका यिनै खरबसँगै अर्को मुक्तक म लिन्छु निराश पाई युवराज दाहालजीको म मरेँ भने सुक्क सुक्कर हुँदै लास नहेर्नु है सानो म मरेँ भने सुक्क सुक्कर हुँदै लास नहेर्नु है सानो समाजले जे भने पनि सेतो सारी नबेर्नु है सानो जन्मेपछि मान्छे मर्छ बुझ्नुपर्छ तिमीले पनि छैन साथ मेरो पनि घरबार पनि नफेर्नु है सानो म मरे पनि सुक्क सुक्कर हुँदै लास नहेर्नु है सानो यो मार्मिक मुक्तक निराश भाइ यो पराज दाहालजीको तोपकाछी चार झापा उहाँको घर हो अहिले कतारमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता बलराम शर्मा अतृप्त मन्जीको आँधी तुफान छिर्दै पाइला चालेको हेर दुनियाँ आँधी तुफान चिर्दै पाइला चालेको हेर दुनियाँ उसको मेरो प्रेमको दियो बालेको हेर दुनियाँ प्रेमको अग्निले बाधा ल्याउने चट्टान सँगसँगै मनरूपी ढुङ्गाहरू पगालेको हेर दुनियाँ मनरूपी ढुङ्गाहरू पगालेको हेर दुनियाँ मुक्तक बलराम शर्मा अतृप्त मन्जीको पहिलो पटक गान्तोक सिक्किम भारतबाट उहाँले सम्झनुभयो आशा छ आउने दिनहरूमा पनि यसै गरी आउनुहुन्छ अर्को मुक्तक मसँग रहेको छ अनुरागी विनोद गैरेजीको बिर्सन्छु पनि भने सक्दै सकिन बिर्सन्छु पनि भने सक्दै सकिन निष्ठुरी पनि भने सक्दै सकिन तिम्रो यादहरू फिर्ता पठाउँछु भने विगत पनि गने सक्दै सकिन निष्ठुरी पनि बने सक्दै सकिन अनुरागी विनोद गैरेजीको यो मुक्त पको आदि दुई सेङ्जा उहाँको घर हो हाल परदेशमा हुनुहुन्छ त्यस्तै श्रोता मसँग अर्को मुक्तक रहेको छ सुनिल वास्तुलाजीको दुःख सुख जे भए नि खाउली सानो हुन्न दुःख सुख जे भए नि खाउली सानो हुन्न मेरै नामको सिन्दुर पोते लाउली सानो हुन्न पञ्चे बाजा लिन आउने छु यो मङ्सिरमा बेहुली भई सचिएर जाउली सानो हुन्न बेहुली भई सचिएर जाउली सानो हुन्न आहा यो मिठो अनुरोध सानोलाई गर्दै हुनुहुन्थ्यो सुनिल वास्तुलाजी बुम्दी बुम्दी दुई पोखरा कास्की उहाँको घर हो सुनिलजी सम्भवत पहिलोपटक कार्यक्रम मुक्त मालामा गाँसिनुभयो अब भने श्रोता हामी अर्को एउटा गीत सुनौ मसँग मुक्तक रहेको छ नवीन प्रधानजीको भोजपुर उहाँको घर हो हाल भूमिगत लेख्नु भएको छ नवीन प्रधानजीका मुक्त खरबसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई मुटुभित्र वचनको तिर काडिएको छ मुटुभित्र वचनको तिर काडिएको छ एउटै बाटो हिजोदेखि बाँडिएको छ आँखाबाट भेल चलियो मनमा पहिरो त्यसैले त जिन्दगी नै उचाडिएको छ त्यसैले त जिन्दगी नै उचाडिएको छ हाम्रो सुन्दर संसार दुई मुटुको मिलन थियो सपना जस्तै तोडी गयो अब हाम्रो माया आका धरती हो अब हाम्रो माया आका धरती हो हाम्रो सुन्दर संसार थियो उर्याई उडाइदियो दुई मुटुको मिलन थियो सपना जस्तै तोडी गयो अब हाम्रो माया आशा गर्ती हो अब हाम्रो माया आशा गर्ती हो दिदार भयो तर हाम्रो माया दुई किनार भयो नवीन प्रधानजीका मुक्त करबसँगै यो गीत श्रोता मैले तपाईँहरू समक्ष राखेँ आदरणीय श्रोता तपाईँहरूले पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक अझै पनि मसँग रहेका छन् कार्यक्रमको समय सकिन लाग्यो भनेर प्रविधि समितिका मित्रहरू इसारा गर्दै हुनुहुन्छ बाँकी मुक्त अर्को भाला जोड्छु नि है तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्तक पठाउन मन लाग्यो प्रतिक्रिया दिन मन लाग्यो भने हामीलाई सम्झन सक्नुहुन्छ हाम्रो ठेगाना रहेको छ कार्यक्रम मुक्तक माला रेडियो बिजन एकानब्बे दशमलव छ मेघाज भद्रपुर रोड बिर्तामोड चापा त्यस्तै Muktakmala at the rate Gmail dot कममा तपाईँले हामीलाई मेल गर्न सक्नुहुन्छ फेसबुकमा पनि छौँ हामी फेसबुकमा जानुहोस् मुक्तकमाला सर्च गर्नुहोस् मुक्तकमालाको फेसबुक पेज भेटाउनुहुन्छ त्यहीँ गएर मुक्त करपहरू प्रतिक्रियाहरू तपाईँले राख्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समेसनका निमित्त रमेश र कविताजीलाई विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झँदै कार्यक्रमबाट मदन भण्डारी आजलाई भने बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परिन् नमस्कार शुभरात्रि जय मुक्ता यहाँको चलन हारने को आँसु आँसु जितने को हाँसो हासो हारने को आंसू आंसू को मेरो छैन कि तिमीलाई गुनासो मेरो छैन कि तिमीलाई गुनासो यस्तै रहेछ यहाँको चलन